नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच समयसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभरि केही साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल समाचार सुरु गरौं प्रमुख समाचारका शीर्षकहरूबाट आज देशभर साउने सुक्रान्ति पर्व मनाउँदै असार हिलोका कारण फैलन सक्ने रोगबाट बस्न सकिने विश्वास दक्षिणमा पराजित नेपाललाई खुल्लातर्फको केन्द्रीय सदस्यमा सर्वाधिक मत केही हस्तीहरू पराजित नेकपा एमालेको नवौ राष्ट्रिय महाधिवेशनको आज विधिवत समापन हुँदै युक्रेनमा संघर्षरत पक्षलाई सहयोग गरेको आरोपमा युरोपिय युनियन र अमेरिकाद्वारा रुसमाथि थप प्रतिबन्ध लगाउने गाँचामा जारी संघर्ष पाँच घण्टाका लागि रोक्न हमास र इजरायल दुवै सहमत र भारत इङ्ल्याण्ड दोस्रो इन्भेस्टर टेस्ट क्रिकेट प्रतियोगिता आजबाट शुरू हुँदै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 निबुवा अम्बा अनार नास्पाती आदि फलफूलहरू चढाएर कन्दारक नामक राक्षसको पूजा गर्नाले दाँत लुतु खटिरा जस्ता चमर रोगको प्रकोपबाट बस्न सकिने विश्वास गरिन्छ कुकुर डाइनो काग भलायो कुरिलो पानी सरो पुरेनी गलेनी लगायतका औषधीय वनस्पतिहरू बालेर बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टोबाट लुतो फ्याँक्ने चलन छ लुतो फ्याँक्दा नाङ्लो ठट्टाउने शंख फुक्ने घण्ट बसाउने ढिकी कुटेर एकछिन घरको ढोका बन्द गर्ने गरिन्छ नेकपा एमालेको नवौ महाधिवेशनमा दक्षिणमा पराजित माधव कुमार नेपालले खुल्ला तर्फको केन्द्रीय सदस्यमा सबैभन्दा बढ़ी मत ल्याउनु भएको छ उहाँले एक हजार एक सय एघार मत प्राप्त गर्नुभएको हो यस्तै पदाधिकारीमा पराजित नेपाल पक्षका सुरेन्द्र पाण्डे राजेन्द्र पाण्डे लालबाबु पण्डित परशुराम मेकी गुरूङ रघुजी पन्त बेदुराम भुस्ताल केन्द्रीय सदस्यमा विषय भएका छन् यस्तै गरी पदाधिकारीमा हारेर पनि ओली पक्षका शंकर पोखरेल प्रदीप नेपाल किरण गुरूङ विष्णु रिमालले केन्द्रीय सदस्यमा जितेका छन् ओलीलाई प्रष्ट बहुमत आउने गरी मिश्रित परिणाम आउँदा केही हस्तीहरू भने पराजित भएका छन् वर्तमान सरकारका मन्त्रीहरू ओली पक्षका खग्रास अधिकारी र कर्णबहादुर थापा तथा नेपाल पक्षका पुरूषोत्तम पौडेल पराजित भएका छन् यस्तै ओली पक्षका धर्मनाथ प्रसाद शाह रघुवीर महासेठ केशवलाल श्रेष्ठ गुरूप्रसाद बराल देवराज भारत देवी गेवाली नेत्रपन्थी भानुभक्त जोशी टुकराज सिग्देल पौडेल रामेश्वर भुइयाल बलराम सापकोटा मोहन सिंह राठौर महेश बस्नेत प्रेम दंगाल खिमलाल भट्टराई लगायतका हस्तीहरू पराजित भएका छन् नेपाल पक्षका पनि केही हस्तीहरूले चुनाव जित्न सकेनन् नरेश खरेल उर्वादत्त पन्त डाक्टर वंशीधर मिश्र रामचन्द्र यादव गोविन्द कोरेला निरज आचार्य विष्णुपन्थी गुरूप्रसाद बुर्लाकोटी सुभाष कर्माचार्य राजेन्द्र प्रकाश लोहनी पराजित भएका छन् त्यस्तै नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनको आज विधिवत समापन हुँदैछ आज राति दुई बजे लेखा आयोग र अनुशासन आयोगको मतपरिणाम सार्वजनिक भएपछि एमाले आज दिउँसो एक बजी महाधिवेशन समापन कार्यक्रम गर्न लागेको छ नवनिर्वाचित केन्द्रीय सदस्य सूर्य थापाका अनुसार समापन कार्यक्रम कार्यक्रमपछि नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आसनी पदभार ग्रहण गर्नुहुनेछ काठमाडौँमा गएको असार उन्नाइस गतिदेखि शुरू भएको मालिक नवौं महाधिवेशन एक हप्तामा सकिने भए पनि दुई हप्तासम्म लम्बिएको हो नयाँ नेतृत्व चयनका लागि नेता केपी शर्मा ओली र माधव कुमार नेपालको प्यानल र केही स्वतन्त्र उम्मेद्वार चुनावी मैदानमा उत्रिएका थिए मतपरिणाम अनुसार पदाधिकारीमा दुवै प्यानलको लगभग बराबर प्रतिनिधित्व भए पनि केन्द्रीय समितिमा ओली प्यानलको बहुमत देखिएको छ बेलायतमा रहेको नेपाली दूतावासले हस्तलिखित राहदानी प्रतिस्थापनका लागि घर अभियान थालेको छ सन् दुई हजार पन्ध्र नोभेम्बर चौबिससम्ममा प्रतिस्थापन गरिसक्नका लागि अहिले घर अभियान थालिएको बेलायतमा रहेको नेपाली दूतावासका कार्यवाहक राजदूत तेजबहादुर छेत्रीले बताउनुभयो उहाँका अनुसार विभिन्न ठाउँमा रहेका झण्डै डेढ लाख नेपाली नागरिकलाई समुदाय समय पुगेर एमआरपी बनाउन प्रोत्साहन गरिएको छ अहिलेसम्म झण्डै तीस हजार नेपाली नागरिकको लिखित राहदानी प्रतिस्थापनको काम भइसकेको दूतावासले सुनाएको छ दूतावासले कम जनशक्ति भएको गुनासो गरेपछि विभिन्न ठाउँमा रहेका नेपाली संस्थाले स्वयंसेवी रूपमा दूतावासका कर्मचारीलाई सकाएको हुस्टनमा रहेका गुल्मीका सुदन श्रेष्ठले जानकारी दिनुभयो आफू जस्तै नेपाली संघ संस्थामा आबद्धहरूले छुट्टीको समयमा एमआरपी बनाउन फारम भन्ने डकुमेन्ट तयार पार्ने र दूतावासमा बुझाउन नेपाली नागरिकलाई सहयोग गर्ने गरेको क्याप्टेन रामबहादुर पुनले बताउनुभयो बजेट लगेर काम नगर्ने भोजपुर जिल्लाका सातवटा विद्यालयको बैंक खाता जिल्ला शिक्षा कार्यले रोक्का गरेको छ कार्यले खाता रोक्का गरेको विद्यालयका शिक्षकहरूले तलब समेत खाना पाएका छैनन् विद्यालयमा भवन निर्माणका लागि बजेट लगेका विद्यालयहरूले काममा अल्टाल गर्न थालेपछि खाता रोकिएको शिक्षा कार्यले जनाएको छ पटक पटक ताकेता गरेपछि केही विद्यालयले भने काम गरेर कागज पत्र पेश गरेका छन् नेल्पाको अन्नपूर्ण उच्च मावि घोरेटारको सग्र माता उच्च मावि र देवन टारको शिक्षा सीमा कन्या उच्च माविले चार वर्ष अघि रकम लकेर पनि अहिलेसम्म काम नसकेको शिक्षा कार्यालयका शाखा देखेर्दा रेवती प्रसाद प्राचुले बताउनुभयो चौबिस लाख रूपियाँ लागत सहयोग हुने ती भवन क्रमागत योजना अन्तर्गत दुई वर्षभित्र पूरा गर्नुपर्ने थियो कार्यक्रमका कार्यान्वयन निर्देशिकाले भौतिक निर्माणको काम सम्पन्न हुने सुनिश्चितता नभएसम्म निकासा फुकुवा नगर्न नगर्ने गरेको प्रावधान अनुसार कार्यालयले ती विद्यालयमाथि कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाएको जिल्ला शिक्षा अधिकारी वसन्त प्रसाद कोइरालाले जानकारी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 पूर्वानुमान महाशाखाले जनाएको छ त्यस्तै आज दिउँसो घाम लाग्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरे स्वप्रति सजग भई आफ्नो खेतबारीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो अब अन्तर्राष्ट्रिय समाचार युक्रेनमा संघर्षरत पक्षलाई सहयोग गरेको आरोपमा युरोपियन युनियन र अमेरिकाले रूसमाथि थप प्रतिबन्ध लगाउने भएका छन् अमेरिकाले रूसको ओर्सादेखि मुख्य बैंकहरूमा प्रतिबन्धको घोषणा गरेको छ तर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने युए र अमेरिकाको प्रतिबन्धलाई मृत प्रतिबन्ध भने टिप्पणी गरेका छन् युरोपियन युनियनले रुसका कुन क्षेत्रमा प्रतिबन्ध लगाउने भनेर यसै महिनाको अन्त्यसम्ममा सार्वजनिक गर्ने लक्ष्यले रहेको बीबीसीले सुनाएको छ यसअघि अमेरिकाले प्रतिबन्ध लगाएकोमा रुसका उच्च व्यक्तिहरूका साथै युक्रेनमा संघर्षरत पक्षका पनि समावेश भएका छन् अमेरिकी राष्ट्रपति बाराक ओबामाले यो प्रतिबन्धले रुसले युक्रेनका विषयमा फेरि विचार गर्नुपर्ने अवस्था आएको बताएका छन् युक्रेनलाई टुक्राउन रुसले भूमिका खेलेको भन्दै अहिले अमेरिका र युरोपियन युनियन रुस विरूद्ध खनिएका छन् अस्ट्रेलियाले कार्बन उत्सर्जन घटाउन भएको छ सिनेसटमा कार्बन उत्सर्जन विषयको विधेयकमा छलफल हुँदा बहुमत सहित कार्बन उत्सर्जन गर्ने प्रस्ताव पारित भएको हो जलवायु परिवर्तनका कारण विश्वमा संकट आउने आकलन भइरहँदा भइरहेका बेला बेलायत बेला शक्तिशाली राष्ट्रहरू कार्बन उत्सर्जन कम गर्न लागि परेका छन् विधेयक पारित भएसँगै कार्बन उत्सर्जन गर्नेलाई बढ़ी कर पनि लगाउने तयारी अस्ट्रेलियाले गरेको छ इजरायलमा संघर्ष गर्दै आएको हमासले पाँच घण्टाका लागि युद्ध विराम गरेको छ लगातार नौ दिनसम्म गाँजामा सारी संघर्ष पाँच घण्टाका लागि रोक्न हमास र इजरायल दुवै सहमत भएको बीबीसीले उल्लेख गरेको छ इजरायली सेनाका अनुसार दुवै पक्षले त्यहाँको स्थानीय समय अनुसार बिहान बिहान दस बजेदेखि दिउँसो तीन बजेसम्म युद्ध विराम गरेका छन् दुवै पक्षले आवासीय इलाकामा आपूर्ति सहज गराउन पनि युद्ध विराम गरेका हुन् हमासका प्रवक्ता सामी अब जुखिरीले यो समयमा रकेट आक्रमण पनि रोकिने बताएका छन् गाजापट्टिमा इजरायलको हमालामा पनि अहिलेसम्म दुई सय बीसजना प्यालेस्तानीको मृत्यु भएको बताइएको छ खेल समाचार भारत र इङ्ल्याण्ड बीचको दोस्रो इन्भेस्टर टेस्ट क्रिकेट प्रतियोगिता आजबाट शुरू हुँदैछ लडसमा शुरू हुने प्रतियोगितामा भारत महेन्द्र सिंह धोनीको कप्तानीमा रहँदा इङ्ल्याण्ड एलिस्टर कुकको कप्तानीमा रहनेछ पाँच टेस्ट क्रिकेटको श्रृङ्खला खेल्न भारत इङ्ल्याण्ड पुगेको हो पहिलो टेस्ट भने बराबरी भएको थियो खेल नेपाली समय अनुसार दिउँसो सभा चार बजेदेखि शुरू हुनेछ बिहान दस बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक आज देशभर साउने संक्रान्ति पर्व मनाउँदै असार हिलोका कारण फैलन सक्ने रूखबाट बस्न सकिने विश्वास दक्षिणमा पराजित नेपाललाई खुलातर्फको केन्द्रीय सदस्यमा सर्वाधिक मत केही हस्तीहरू पराजित नेकपा एमालेको नवौ राष्ट्रिय महाधिवेशनको आज विधिवत समापन हुँदै युक्रेनमा संघर्षरत पक्षलाई सहयोग गरेको आरोपमा युरोपियन युनियन र अमेरिकाद्वारा रुसमाथि थप प्रतिबन्ध लगाउने गाँसमा जारी संघर्ष पाँच घण्टाका लागि रोक्न हमास र इजरायल दुवै सहमत र भारत र इङ्ल्याण्डबीचको दोस्रो इन्भेस्टर टेस्ट क्रिकेट प्रतियोगिता आजबाट शुरू हुँदै हवस् त बिहान दस बजेको अर्पण समाचार सकियो सुजिता हमाल बिदा नमस्कार जय Galeshwor real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी टुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दीपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच उन्सठी दुई सय नब्बे रङ रोगन सेनिटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The next education consultancy. आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसन नै साकार पार्छ the next education consultancy private limited line सोक Narayangadh phone zero five six five seven one zero nine one five seven one zero nine one